नमस्कार स्थानीय गतिविधिको सङ्गालो साँझ सात बजेको गलकुट खबरमा प्राविधिक मित्र निराजन बगालेसँगै खबर कक्षबाट साथी शर्मिला रोकासँगै विशाल बेकको हार्दिक स्वागत छ गलकोटका खबर एफएम ब्यान्डमा एक सय दुई थुप्रो चार मेगाहरूसँगै इन्टरनेट र अनलाइनमा W W W dot Galkot FM dot com र मोबाइल एप गलकोट एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ गलकोट खबरको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू सामुदायिक रेडियो गलकोद्वारा स्वर्गीय रेग्मीको श्रद्धाञ्जली सभा सम्पन्न एकीकृत अखिल नेपाल शिक्षक संगठन गलकुट नगर समितिद्वारा श्रद्धाञ्जली सभा सम्पन्न राष्ट्रिय जनमोर्चाको सङ्गठन परिचालन विशेष अभियान हरिचौरमा सम्पन्न सयप्रति सहकारीको चौधौँ वार्षिक साधारण सभा अन्तर्गत सातौँ दिनको सभा सम्पन्न र गलकोट बहुद्देश्य सहकारीको तेह्रौँ वार्षिक साधारण सभा अन्तर्गत पाँच सौ दिनको सभा सम्पन्न ढोरपातन दैनिक तथा ढोरपातन न्युज डट कमका कार्यकारी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 अब समाचार विस्तारमा सामुदायिक रेडियो गलकुट एफएम एक सय दुई थोप्लो चार मेगर्सको आयोजनामा आज गलकुट नगरपालिका वडा नम्बर छ जामुन डाँडामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ सामुदायिक रेडियो गलकुटका विशिष्ट रेडियो संरक्षक डाक्टर हेमराज रेग्मी सञ्चालक समिति सदस्य मेघराज रेग्मी लोकराज रेग्मी तथा गलकुट पत्र साप्ताहिकका स्तम्भकार टङ्क प्रसाद रेग्मी कि ममतामय माता नरेन्द्र कुमारी रेग्मीको नवौ दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो श्रद्धाञ्जली सभामा समुदायिक रेडियो गलकुत एफएमको तर्फबाट स्वर्गीय रेग्मीको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनमा हार्दिक समवेदना प्रकट गरिएको थियो स्वर्गीय रेग्मीको गत पौष पन्ध्र गते अठहत्तर वर्षको उमेरमा निधन भएको थियो श्रद्धाञ्जली सभा सामुदायिक रेडियो गलकुत एफएमका उपाध्यक्ष पूर्णबहादुर चौखालको अध्यक्षता तथा सचिव वीरबहादुर चौखालको सञ्चालनमा सम्पन्न भएको थियो सामुदायिक रेडियो गलकुत एफएम तथा तथा पत्र साप्ताहिकका सञ्चालक संस्था गलकोट सूचना तथा सञ्चार सहकारी संस्था समितिका सञ्चालक समिति कर्मचारी तथा शेयर सदस्यको सहभागितामा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको रेडियोले जनाएको छ एकीकृत अखिल नेपाल शिक्षक संगठन गलकुर नगर समितिको आयोजनामा जामुन डाँडामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ एकीकृत अखिल नेपाल शिक्षक संगठन गलकुट नगर समितिका उपाध्यक्ष मेघराज रेग्मी तथा सदस्य कृष्णप्रसाद रेग्मी र टङ्कप्रसाद रेग्मीकी ममतामय माता नरेन्द्र कुमार रेग्मीको नवौं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो श्रद्धाञ्जली सभा एकीकृत अखिल नेपाल सिजक सङ्गठन गलकुट नगर अध्यक्ष चुडामणि शर्माको अध्यक्षता तथा सचिव हेमबहादुर बुढाथोकीको सञ्चालनमा सम्पन्न भएको थियो राष्ट्रिय जनमोर्चाको संगठन परिचालन विशेष अभियान हरिचौरमा सम्पन्न भएको छ विगठित प्रतिनिधि सभा पुनस्थापना गर गणतन्त्र राष्ट्रियता र धर्मनिरपेक्षताको संरक्षण गरौँ संघीयता र भ्रष्टाचार विरुद्ध सङ्घर्ष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 समाता समाजका खड्क बिक अखिल नेपाल महिला सङ्घका नगराध्यक्ष देवी खत्री लगायतले विकसित विकसित राजनीतिक अस्थिरता र चरम भ्रष्टाचार विरुद्ध आम नागरिक सचेत बन्नुपर्ने राष्ट्रियता गणतन्त्र र धर्मनिरपेक्षताको संस्थागत गर्न सक्रिय बन्नुपर्नेमा जोड दिएका थिए कार्यक्रम राष्ट्रिय जनमोर्चा गलकुट नगरपालिका वडा नम्बर पाँचका अध्यक्ष अमर बहादुर खत्रीको अध्यक्षता सचिव टम बहादुर कार्कीको स्वागत तथा अखिल नेपाल शिक्षक सङ्घ केन्द्रीय प्रतिनिधि टिकाराम कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो सयपत्री बहुद्देश्य सहकारी संस्था लिमिटेडको चौधौँ वार्षिक साधारण सभा अन्तर्गत सातौँ दिनको सभा सम्पन्न भएको छ आजको साधारण सभा गलखोट नगरपालिका वार्ड नम्बर एक दुई तिन र चार बाहेकका सम्पूर्ण नगर क्षेत्रहरू तथा छुटेका सेयर सदस्यहरूको सहभागितामा संस्थाको प्राङ्गण डाँडाखेतमा सञ्चालन गरिएको सहकारीले जनाएको छ कोरोना भाइरस कोभिड उन्नाइसको कारण सृजित अवस्थालाई मध्यनजर गरी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 भएकी बोहराको धौलागिरी अस्पताल बागलुङ पुर्याउँदा मृत्यु भइसकेको अस्पतालले जनाएको छ स्वास्थ्य अवस्था सामान्य रहेकी उहाँको अचानक हृदयघातका कारण मृत्यु भएको हो कार्यकारी सम्पादक सहित भूमक भुमलीका तीन सन्तान छन् उहाँको बिहिबार बिहान बागरु नगरपालिका वार्ड नम्बर एक निरय घाटमा दाह संस्कार गरिएको छ बागलुङमा आधुनिक बस पार्क निर्माणले अठार वर्षपछि सार्थकता पाउन थालेको छ अहिले बस पार्क निर्माणको अन्तिम चरणमा पुगेको छ बस पार्क निर्माणको लागि अठार वर्ष अघि बागलुङ नगर बजारवासीले उपाला चौरको दागबगडामा डाबगडामा व्यक्तिगत जग्गा निशुल्क बागलुङ नगरपालिकाले प्राप्त गरेको अठार वर्षपछि बस पार्क निर्माणले अन्तिम रूप लिएको हो लामो समय सरकारी उदासीनताका कारण अलोपत्र परेको बस पार्क निर्माण जनप्रतिनिधि आए पछि दुई हजार पचहत्तर सालमा बागलुङ नगरपालिकाको पहल पछि गति लिएको थियो ठेक्का स्वीकृत भएको दुई वर्षपछि बस पार्क निर्माण सकिन थालेको बागलुङ नगरपालिकाले जनाएको छ बागलुङमा व्यवस्थित बस पार्क बनाउन दुई हजार उन्साठी सालमै स्थानीयले करोडौँ रुपियाँ पर्ने जग्गा निशुल्क दिए पनि बस पार्क निर्माण सुरु हुन सकेको थिएन बागलुङ नगरपालिका वडा नम्बर चार दावगाडाका व्यवस्थित बस पार्क निर्माणका लागि स्थानीय बाहुन्न जना जग्गादाताले निशुल्क उपलब्ध गराएको जग्गामा अहिले बस पार्क निर्माण गरिएको छ बस पार्क निर्माणको काम अन्तिम चरणमा पुगेको बागलुङ नगरपालिकाका इन्जिनियर मनोज शर्माले जानकारी दिनुभयो बस पार्कमा निर्माणको काम लगभग सकिएको छ रङ रोकम विद्युतीय जडान र पार्किङ स्थलको कालोपत्री गर्न बाँकी हो शर्माले भन्नुभयो डेढ वर्षमा सकिने बस पार्क कोरोनाका कारण केही ढिला गरी सम्पन्न हुन लागेको हो दुई महिनाभित्रै बस पार्क हस्तान्तरण गर्ने गरी निर्माण कम्पनीले अन्तिम रूप दिन थालेको उहाँको भनाइ छ दुई हजार छ्यात्तर कार्तिक छब्बिस गति एक वर्षमा सक्ने गरी आठ करोड सत्तरी लाख रुपियाँमा ठेक्का सम्झौता भएको बस पार्क समयमा नसकिँदा दुई पटक छ छ महिना म्याट थपिएको हो अहिले टर्मिनल र व्यावसायिक भवन निर्माण सम्पन्न भएको र पार्किङ स्थलको कालोपट्टिको तयारी छ बस पार्कको पचासी प्रतिशत भौतिक प्रगति र सत्तरी प्रतिशत आर्थिक प्रगति भएको शर्माले जानकारी दिनुभयो कोरोनाका कारण निर्माणमा केही ढिलाइ भए पनि आगामी फागुनभित्रै बस पार्क नगरपालिकालाई बस बस पार्क नगरपालिकालाई हस्तान्तरण गर्ने गरी बाँकी कामलाई तीव्रता दिएको बस पार्क निर्माणको जिम्मा लिएको आशिष फेवा जेबीका आधिकारिक प्रतिनिधि प्रकाश तिमिल सिन्हाले जानकारी दिनुभयो पार्किङ र रङ रोगनको मात्रै काम बाँकी छ अहिले पार्किङ कालोपट्टिका लागि ग्राभेलको काम भइरहेको छ तिमिल सिन्हाले भन्नुभयो कोरोनाका कारण सरकारले थपेको समयभित्र बस पार्क हस्तान्तरण गरिनेछ नगरपालिकाको अठार वर्षदेखिको आधुनिक र आधुनिक र व्यवस्थित बस पार्क निर्माणले सार्थकता पाएको नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो अठार वर्ष पहिला करोडौँ मूल्यको जग्गा नगरपालिकाले दिएको थियो तर जनप्रतिनिधि विहीन हुँदा काम हुन सकेको थिएन नगर प्रमुख पौडेलले भन्नुभयो हामी निर्वाचित भएर आएपछि बस पार्क निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाएका थियो अहिले लगभग निर्माण सकिएको छ यसको सञ्चालनका लागि कार्ययोजना बनाउन छलफल समेत भएको छ स्थानीयले उपलब्ध गराएको उन उनसत्तरी उनास उनासाठी रोपनी जग्गाबाट साढे सत्र रोपनी जग्गामा बसपार्क र अन्य जग्गामा व्यवस्थित बसोबासको लागि एक सय सत्ताइसवटा घडेरी निर्माण गर्ने गरी नगरपालिकाको नाममा जग्गा हस्तान्तरण गरिएको थियो लह लह धान फल्ने खेत नगरपालिकाको नाममा दिएको लामो समयसम्म बस पार्क निर्माण नहुँदा स्थानीय निराश भएका थिए ढिलै भए पनि बस पार्क बनेकोमा खुसी भएको जग्गादाता गोर्निधि शर्माले बताउनुभयो धान फल्ने जग्गा नगरपालिकाले बस पार्क पार्क बनाउन दिएको अठार वर्षपछि बल्ल सपना साकार भएको जग्गदाता तथा बस पार्क जग्गा व्यवस्थापन समितिका अध्यक्ष सुभाष राज भण्डारीले जानकारी दिनुभयो नगरपालिकाले जग्गा दिए पनि काम भएको थिएन अहिलेका जनप्रतिनिधिले बस पार्क निर्माणलाई सार्थक तुल्याउने काम हुन लागेको छ राज भण्डारीले भन्नुभयो जग्गा दिएको वर्षपछि खुसी भएको छु बस पार्क बाहेकको जग्गा व्यवस्थापन गरी घडेरी निर्माण गर्न नगरपालिकाले तिस लाख बजेट विनियोजन वितरण गरेको छ अब बत्तीस रो बयालिस रो पनि जग्गा व्यवस्थित रूपमा घडेरी बनाएर जग्गा धनीले फिर्ता गरिनेछ व्यवस्थित आधुनिक बाग्लुङ बस पार्कमा साठीवटा ठुला बस दसवटा माइक्रो बस एकैसाथ अटाउन सक्नेछन् टर्मिनल भवनको दुई तलामा कार तथा मोटरसाइकल पार्किङ गर्न मिल्नेछ नगर विकास कोषको सँग सम्झौता गरी सम्झौता गरी बस पार्क निर्माण गरिएको हो गरिएको हो व्यवस्थित बस पार्क नहुँदा बागलुङ बजार हुँदै जाने मध्यपहाडी लोकमार्ग कालीगण्डकी करिडोर लगायत बागलुङ बजार मध्यबिन्दुका रूपमा विकसित भएकाले बजारमा बढ्दो सवारी चाप नियन्त्रण गर्न समस्या हुँदै आएको छ बाग्लुङमा व्यवस्थित बस पार्क निर्माण नहुँदा ट्राफिक समस्या झेलिरहेका बागलुङवासीले सहज हुने अपेक्षा गरिएको छ अहिले बाग्लुङ बजारको चिप्लेटी बस पार्क प्रयोग गर्दै आए पनि साँगुरो भएकाले समस्या हुँदै आएको छ यिनै विविध खबरसँगै साँझ सात बजेको गलकुट खबरका हामी अन्तमा छौँ अन्तमा शीर्ष खबर पुनः एकपटक सामुदायिक रेडियो गलकुटद्वारा स्वर्गीय रेग्मीको श्रद्धाञ्जली सभा सम्पन्न एकीकृत अखिल नेपाल शिक्षक संगठन गलकुट नगर समितिद्वारा श्रद्धाञ्जली सभा सम्पन्न राष्ट्रिय जनमोर्चाको संगठन परिचालन विशेष अभियान हरिचौरमा सम्पन्न सयपत्री सहकारीको चौध वार्षिक साधारण सभा अन्तर्गत सातौँ दिनको सभा सम्पन्न र गलकुट बहुद्देश्य सहकारीको तेह्रौँ वार्षिक साधारण सभा अन्तर्गत पाँचौँ दिनको सभा सम्पन्न ढोरपाटन दैनिक तथा ढोरपाटन न्युज डट कमका कार्यकारी सम्पादक बोहरालाई मातृ शोक यिनै विविध खबरसँगै साँझ सात बजेको गलकुट खबरमा खबरक्रम सकियो समाचार कक्षबाट हामी सबै विदा भयो ज्ञान सूचना र मनोरञ्जनको लागि रेडियो गलकुट सुन्दै गर्नुहोस् नमस्कार